तपाईँ हाम्रै गाउँ बेसीमा गुन्जने लोकभाकाको एउटै बिसौनी लोक सङ्गीतलाई जीवन्त राख्न तपाईँकै घर आँगनमा लिएर आउँदैछौँ कार्यक्रम लोकभाका मनको रोजाई मनको तपाईँले रोज्नुभएका मिठा मिठा लोक सङ्गीतलाई तपाईँकै घरमा बजाउन लिएर हामी आउनेछौँ कार्यक्रम लोक भाका मनको रोजाई शनिबार बाहेक प्रत्येक दिन बेलुका रेडियो मर्निङ स्टार नब्बे मेगाहर्जमा साथै डब्लु डब्लु डब्लु डट पश्चिम खबर डट कममा पनि प्रत्यक्ष रूपमा हामीलाई सुन्न सक्नुहुनेछ पृथक शैलीमा कार्यक्रम लोक भाका मनको रोजाइ संसार सानो छ मन त पराउँछ थाहा छ मलाई सानोले नमस्ते अनि तपाईँलाई धेरै माया सम्झनाए कार्यक्रम लोकभाका मनको रोजाइको प्रखाइमा रहनुहुने तपाईँ समस्त साथीहरूमा उकाले ओह्राले अनि भन्ज्याङ चौतारीमा गुन्जने दिने लोकभाकाको सङ्गालो कार्यक्रम लोकभाका मनको रोजा आइतबारदेखि शुक्रबारसम्म रेडियो मर्निङ स्टार नब्बे ग्यास मार्फत तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रम लोकवाका मनको रोजाइ रेडियो मर्निङ स्टार नब्बे ग्यास मार्फत मध्य र सुदूरपश्चिमका क्षेत्रमा भने जापानको पहिलो अनलाइन रेडियो रेडियो सयत्रीबाट पनि कार्यक्रम लोकवाका मनको रोजाइ केही दिन यता सुन्दै आउनुभएको छ आजको यो दिन आजको यो दिनमा तपाईँले चाहिँ म्यासेज गर्न सक्नुहुन्छ तपाईँको फेसबुक म्यासेज र मोबाइल म्यासेज रहने गर्छ तपाईँ यदि फेसबुकमा म्यासेज पोस्ट गर्न चाहनुहुन्छ भने जिवाइएनयु ज्ञानु गौतम यहाँले सर्च गर्नुभयो भने मलाई त्यहाँ भेट्नुहुन्छ अथवा Gautam Rukum at Gmail dot com यो आइडीबाट तपाईँ सर्च गर्न सक्नुहुन्छ र त्यहाँ तपाईँले म्यासेज पोस्ट गर्न सक्नुहुन्छ भने म्यासेज मोबाइलमा म्यासेज पठाउनका लागि मोबाइलको म्यासेज बक्समा जानुहोस् आफ्नो नाम ठेगानासँगै आफ्नो म्यासेज लेख्नुहोस् त्यसपछि अन्ठानब्बे चार अठहत्तर उनासी छ सय त्रिहत्तर अन्ठानब्बे चार सात आठ सात नौ छ सात तिनमा म्यासेज पठाउन सक्नुहुन्छ यो जानकारी गराइरहँदा छोटो समयमा धेरै श्रोताहरूले कार्यक्रम लोकबाका मनको रोजाइलाई रुचाउनु भएको छ र आजकै दिनबाट हामीलाई प्रत्यक्ष रूपमा हेटौडामा रहेको रेडियो नमस्ते हेटौडाबाट पनि तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नमस्ते हेटौडा सुनेर बस्नुभएका तपाईँ सम्पूर्ण श्रोतालाई स्वागत गर्न चाहन्छु एकपल्ट कार्यक्रम लोकबाका मनको रोजाइको यो नवीनतम श्रृङ्खलाबाट लघु कार्यक्रम लोकबाका बनको रोजाइ नमस्ते हेटौँडा रेडियो त्यस्तै रेडियो सहयात्री र रेडियो मर्निङ स्टार नब्बे मेगाजबाट तपाईँ हामीलाई सुन्न सक्नुहुन्छ नमस्ते हेटौडा एफएम सुनेर बस्नुभएका साथीहरूलाई कार्यक्रम के कस्तो लाग्छ सल्लाह सुझाव प्रतिक्रिया दिनका लागि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ कार्यक्रम अन्त्यसम्म सुन्नुहोला जानकारी गराए र तपाईँ पनि म्यासेज गर्नका लागि मोबाइलको म्यासेज बक्समा जानुहोस् आफ्नो नाम ठेगाना त्यस पश्चात चाहिँ यहाँले आफ्नो म्यासेज केही छ सँगसाथै आफन्तजनलाई सम्झना त्यसपछि चाहिँ कुनै भाका रोजाइमा छ भने त्यो पनि लेखेर अन्ठानब्बे चार सात आठ सात नौ छ सात तिनमा यहाँले म्यासेज चाहिँ गरिदिन सक्नुहुन्छ यो जानकारी तपाईँलाई गराउँदै कार्यक्रमको शुभारम्भ भने गरिहालौँ एउटा लोकभाकाबाट त्यसपछिको समय तपाईँका मेसेज रहनेछन् हामीलाई सुन्दै रहनुहोला किन पल्लै मालपाको मानिस काँदै किन दाँडै खुर्खे सल्लो मायाको गाउँता चिने घर चिन्दै सकिन ओल्लो के पल्लो हिँड्दा हिँड्दै आएछु टाढै छ भन्थ्यो घरैको वाडैमा डाँडै फुर्के सल्लो मायाको गाउँ त चिने घर चिन्नै सकिन ओलो कि पलो आएछु टाढै मारु छ भन्थ्यो घरैको वाडैमा डाँडै फुर्के सल्लो घर चिन्नै सकिन ओलो कि पल्लो बाटै फर्केसल मायाको गाउँ त चिने घर चिन्नै सकिन वल्नु हो कि फल्नु निकै मिठो लोक बाका तपाईँका लागि राख्यौँ कार्यक्रम लोक बाका मनको रोजाइ तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मर्निङ स्टार नब्बे मेगा नेपाल गजबाट त्यस्तै नमस्ते हेटौडा एफएम हेटौडाबाट पनि जापानको पहिलो अनलाइन रेडियो रेडियो सयात्रीबाट पनि तपाईँ हामीलाई सुन्दै हुनुहुन्छ यो समयमा कार्यक्रममा अब चाहिँ म्यासेजतर्फ लागौँ मोबाइलमा म्यासेज गर्नका लागि मोबाइलको म्यासेज बक्समा जानुहोस् आफ्नो नाम ठेगाना एक स्पेस छोडेर सँगसाथै आफन्तजनलाई अनि कुनै भाका रोजाइमा छ भने त्यो पनि लेखेर हामीलाई अन्ठानब्बे चार सात आठ सात नौ छ सात तिन अन्ठानब्बे चार अठहत्तर उनासी छ सय त्रिहत्तरमा हामीलाई म्यासेज गर्न सक्नुहुन्छ ढिला नगरिकन म्यासेजतर्फ लागौँ हेलो दादा म गणेश चन्द हुँ सुर्खेतबाट अब बजे गीत जुनसुकै गीत सबै साथीहरूलाई र मेरो माया रेस्मालाई सुनाउन चाहन्छु भनेर लेख्नु भएको छ धेरै धन्यवाद गणेश म्यासेजका लागि अर्को म्यासेज उठाउँछु दर्शक नमस्ते आर्च ज्ञानोजी के छ खबर भन्नुभएको छ ठिकठाक छ मेरो चाहिँ म राप्ती पहाडीको फतेपुरबाट स्टार बिएम अबको अबको लोकसङ लेख्नेले भाग्यमा यस्तै लेख्छन् गीत चाहिँ बजाइदिनु होला अब बसेको सबै साथीहरूलाई एमएस एफएम सुनेर बस्नु नि सबै साथीका लागि भन्नुभएको छ धेरै धेरै धन्यवाद सहभागिताका लागि अनि गीत रोजाइमा पार्नु भएको छ हामी सोही भाका तपाईँका लागि बजाउने गर्छौँ अर्को भाका लागि साथीले भाका जुनसुकै भए पनि बजाइदिनु होला भनेर लेख्नु भएको छ बिजौरी साथबाट हामीलाई सुशान्तले म्यासेज गर्नुभएको छ सुशान्त चौधरी हुनुहुन्छ अब पछि कि सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु भनेर लेख्नु भएको छ धेरै धन्यवाद तपाईँलाई म्यासेजका लागि अर्को म्यासेज हेलो दादा गुड इभिनिङ भन्नुभएको छ गुड इभिनिङ हाम्रो तर्फबाट पनि प्रेम रोका हो कम्ती नौबाट हो मलाई आँखा मारी मारे भन्ने गीत चाहिँ बजाइदिनु होला सुनाइदिनु होला अब बज्ने गीत चाहिँ मामा घरको सम्पूर्ण परिवारलाई र मेरो त आफन्त ओके मेरो आफ्नै घरको फ्यामिलीलाई सुनाउन चाहन्छु भनेर लेख्नु भएको छ धेरै धन्यवाद तपाईँलाई मेसेजका लागि है त अर्को म्यासेज पनि उठाइहालौँ दाङको फुलबारीबाट हामीलाई म्यासेज आयो हेलो दादा नमस्ते के छ न्यु खबर भन्नुभएको छ ठिकठाक छ दाङको फुलबारीबाट सुषमा परियार समीक्षा हो अब बस्ने गीत मेरा सम्पूर्ण साथीहरूलाई र मम्मी ओके म मी कमला पुरियारलाई सुनाउन अनि सुन्न चाहन्छु भनेर लेख्नु भएको छ धेरै धेरै धन्यवाद तपाईँको सहभागिताका लागि है म्यासेज यसरी नै पठाउँदै गर्नु होला अर्कै म्यासेज नमस्कार सर के छ खबर भन्नुभएको छ ठिकठाक छ गोविन्द केसे सल्यानको मान्छे अहिले चाहिँ अन्नपूर्ण टोलमा छु भनेर लेख्नु भएको छ अन्नपूर्ण टोल एनपिजीबाट मलाई मनपर्ने लोकसङ त्यो मन रुन्न होला र त्यो मन रुन्न होला र मलाई जस्तै तिमीलाई नि छ रे अब भेटे हुन्न होला र यो भाका चाहिँ बजाइदिनुहोला र यो गीत मार्फत मेरा सम्पूर्ण साथीहरूलाई र हजुरलाई पनि ओके बाई भनेर लेख्नु भएको छ गोविन्द धेरै धन्यवाद म्यासेजका लागि तपाईँले रोज्नु भएको भाका पनि बसाउला हामीसँगै रहनुहोला अर्को भाकाका लागि साथीले म्यासेज पठाउनु भएको छ लेख्नुहुन्छ सन्चै हो दा भन्नुभएको छ ठिकठाक छ नेपालगञ्जको न्यु खबर के छ भन्नुभएको छ के गर्ने हजुर नेपालगञ्ज यस्तै हो गर्मी छ मच्छर छ धुलो धुवा यस्तै छ नेपालगञ्जको निकै गर्मी छ यो पनि जानकारी गराउँ तुलप्रसाद थापा हो कालीमाटी कालचेसाथबाट कालीमाटी कालचेसाथ साथ सल्यानबाट हो मोबाइल र फेसबुकको माया पनि कस्तो गीत चाहिँ बजाइदिनु र भन्नुभएको छ तर तपाईँले भनेको गीत चाहिँ हामीसँग उपलब्ध हुन सकेको छैन ए यो पनि जानकारी गराइहालौँ यहाँनिर अब हामी गीत सङ्गीततर्फ लागौँ साथीले गीत रोज्नु भएको थियो कलाकारले देख्लान् यो गीत चाहिँ साथीले रोज्नु भएको छ त्यसपछि अर्को भाका पनि छ यो मन रुन्न होला र दुईवटा भाका हामी बजाउँछौँ पहिला सुरुमा हामी कलाकारले देख्छन् त्यो भाका बजाउँछौँ त्यसपछिको समयमा त्यो मन रुन्न होला र लगातार दुईवटा भाका सुन्दै हामी एकैछिन पछाडि आउँछौँ मोबाइलमा म्यासेज गर्नका लागि मोबाइलको म्यासेज बक्समा जानुहोस् आफ्नो नाम र ठेगाना त्यसपछिको समयमा त्यसपछिको खाली ठाउँमा चाहिँ आफ्नो सँगसाथी आफन्त झन् त्यस पश्चात कुनै लोक भाका रोजाइमा रहे त्यो पनि लेख्नुहोस् र सरलकै पठाइदिनुहोस् अन्ठानब्बे चार अठहत्तर उनासी छ सय त्रिहत्तरको मोबाइलमा भने फेसबुकमा म्यासेज गर्नका लागि Gautam Rukum at Gmail dot कमबाट यहाँले फेसबुकमा मलाई सर्च गर्न सक्नुहुन्छ त्यहाँ पनि पोस्ट गर्न सक्नुहुन्छ अहिलेका लागि कलाकारले देखे गएको छु मै सानो तिमीला सुन झारे है सानो त्यहाँ सुखो कहानी लेखिदिन्छन् कथाकारले देखे दिल बाछुमा दिलभित्रै बाछुमा खासु भन्छ त्यो बासे खासु लेखनीले भाकेमा यस्तै दुःख लेखे जति रुनु रोको छु मै सानो तिमीले आँसु नझारे है सानो त्यहाँ सुखो त्यो मन रुन्न होला र मलाई जस्तै तिमीलाई नि हुन्न होला भेट्ने मन चाहिँ लागेको थियो यस्तै यस्तै भन्दै थियो गीतले कार्यक्रम लोकबाका मनको रोचाइ तपाईँ सुन्नुहुन्छ नमस्ते Hetauda FM Hetauda radio Sahayatri online radio radio Sahayatri Japan र त्यस्तै नेपाल गन्जुमा रहेको रेडियो मर्निङ स्टार नब्बे मेगाजको कार्यक्रम लोकबाका मनको रोचाइ मध्य र आजका क्षेत्रमा सुन्दै हुनुहुन्छ तपाईँ पनि कार्यक्रममा सहभागिता जनाउनका लागि मोबाइलको म्यासेज बक्समा जानुहोस् आफ्नो नाम ठेगानासँगै आफ्नो म्यासेज सँगसाथै आफन्तजनलाई सम्झँदै नै लोकवाका रोजाइमा छ भने त्यो पनि लेखेर हामीलाई अन्ठानब्बे चार सात आठ सात नौ छ सात तिनमा म्यासेज गर्न सक्नुहुन्छ र म्यासेजतर्फ लागौँ साथीले म्यासेज थुप्रै थुप्रै साथीका म्यासेजहरू आएका छन् यो समयमा हेलो दादा नमस्ते म विशाल थापा हो चार सिक्टाबाट